एउटा कथा जिन्दगीको श्रृङ्खलाबाट सुमन खरेलको नमस्कार यस श्रृङ्खलामा हामीले केही लेखिका तथा महिला संचारकर्मीलाई पनि समावेश गरेका छौं त्यही मेसोमा यो तेस्रो कार्यक्रममा आज आफ्नै गीते कथा प्रस्तुत गर्दैछिन् साहित्यकार गीता त्रिपाठी समेटने का लागि टुक्रा टुक्रा छरे समेटने हो मैले जब उनलाई भेटेँ अँध्यारो साँझमा उनको छाया निकै डरलाग्दो देखिन्थ्यो व्यस्त भएको कपडा कलेटी परेको ओठ र निराश देखिने अनुहारमा श्रृङ्गार पनि भद्दा भएर यताउता लतपतिएको थियो त्यही माथि टाँसिएका कपालहरू हातले पन्छाउँदै उनले मलाई आफूतिर बोलाएकी थिइन् वर्षौँपछि भेटिएको नजिकको आफन्त जस्तो तिनी मलाई आफ्ना व्यवस्था बाँड्न चाहन्थिन् उनलाई देख्दा लाग्थ्यो उनका मनमा अनेक थरी पीडाहरू छन् अनेक टुक्रा भएका छन् उनका जीवनका खुशीहरू सिसाका टुक्रा झैं गाडिएका छन् चोटहरू उनका आँखामा म सधैं जस्तै त्यो दिन पनि अलि हतारमा थिएँ म यो रातभन्दा पहिले घर पुग्न चाहन्थे त्यसैले सफा टेम्पोबाट यात्रुहरू ओह्रालेपछि म ग्यारेजतिर जाँदै थिएँ दुई वर्ष अघि धेरै दुःख पाएर म सुदूरको गाउँ छोडेर यता शहरमा बस्दै आएकी बाल्यकाल र युवती उमेरमा महिला भएका कारण साह्रै अपमानित भएर बिताउनु परेको थियो चारैतिर शोषण मात्र समाजले हामीलाई जन्मैदेखि कमजोर बनाउन अनेक चाल चल्यो समाज भनेको पुरुषको मात्र हो भन्ने सोचाइले हाम्रा पुस्तौं पुस्ता पछाडि परे म यी सब कुरा बुझ्थे बादी महिला भनेर महिलाको इज्जत लुटेको असह्य हुन्थ्यो मलाई आज तपकी तपकी म त्यस्तो ठाउँमा बस्न सकिनँ तसो यहाँ आएर यो महिला स्वरोजगार संस्थाका सम्पर्कमा पुगेका कारण टेम्पो चलाउन सिके मेरो समाजमा हाम्रा छोराछोरीलाई पढाउनु पर्छ भन्ने कुरा हामीले नै बुझेका थिएनौँ पढाउन सक्ने अवस्था पनि हाम्रो थिएन आफू लुटिँदा भने म सोच्थे छोरीलाई त झन् पढाउनु पर्ने आफू र परिवार पाल्न म मेरी छोरीलाई यो घिनलाग्दो देह व्यापारको कुकर्मबाट जोगाउने अठोट गरी अनेक यातना सहँदै यहाँ आइपुगेकी हुँ अहिले मेरो सारा ध्यान मेरा सन्तानलाई शिक्षा दिन नै केन्द्रित भएको छ म तिनैका भविष्यका लागि यसरी अबेरसम्म सवारी चलाउँछु सुरुमा त यात्रुहरूले विश्वास पनि गर्दैनथे अनेक घोजपेज र छेडछाड पनि गरिहाल्थे तर मैले हिम्मत हारिन म जुन ठाउँ र जुन समाजबाट बाहिर निस्किन सके त्यही नै मेरो लागि सबैभन्दा ठूलो कुरा थियो तर अहिले मसँग अरू दिदी बहिनीहरू पनि यस काममा जुटेका छन् अब पहिले जस्तो अपमान भोग्नु पर्दैन बरु परेका बेला सहयोग गर्ने पुरुष मित्र पनि यहाँ भेटिन्छन् आज तिनले मलाई सवारी चलाइरहेको देखेकी थिइन् घरसम्म पुर्याइदिन्छे भन्ने पनि सोचेकी हुँदै हुन् जब पार्किङ गरेर आए तिनी मसँग बोल्न उत्सुक भइन् तर उनको अवस्थाले मलाई अवाक बनायो एउटी पच्चिस तीस वर्षकी युवती उनी आफ्नी कलिली छोरीलाई भेट्न आतुर थिइन् जसका निम्ति उनले यसरी आफ्नो इज्जत धाउमा लगाएकी थिइन् आफैलाई बेचिरहेकी थिइन् एउटी विवश आमाको वेदना अर्की दुखी आमाले नसुनिकन उपेक्षा गर्न सकिन म सुन्न थालेँ समेटने म उनलाई ध्यानपूर्वक सुन्दै थिएँ उनी बोलिरहेकी थिइन् हो आफूलाई लुटाएर बाँचेकी छु म तर आफूलाई रित्याएर बाँच्नुको पीडामा बार बार मर्दै पनि त गइरहेछु यहाँ अरूलाई लुटेर आफू झन धनी बन्नेको कमी छैन म त्यस्तो धन कमाउन चाहन्नथे दिदी म चाहन्थेँ मेरो घरमा दुई छाक आनन्दले खान पुगोस् एक अर्काको दुःख बुझ्ने जीवन साथी होस् मेरो घर मन्दिर बनोस् तर देवी भन्नेहरूले नै मलाई मानिस पनि रहन दिएनन् मैले मानिस मात्र भएर बाँच्न पनि पाइन दिदी मलाई सुनको लङ्का चाहिएको थिएन महलको ऐस आराम खोजेकी थिइनँ मैले मेरो पवित्र प्रेमको मूल्य पाइनँ आकाश मुनि शीतल प्रेमको जीवन सूत्र होस् त्यही छारीमा हाँस्न रमाउन र निश्चिन्त अघि बढ्न सकोस् मेरी छोरी आफ्नो सिर्जनामा गर्वले सिर ठाडो पारेर बाँच्ने ठूलो अभिलाषा थियो तर उसको बाबुले अकस्मात बाटो मोड्दा यो समाजमा म एक्लि परे असहाय बने मेरो अस्मिता लुट्न पर्खिएकाहरूले मेरो बाटो छेक्न थाले यही समाजले मलाई सभ्यताको खोल ओढेर कलंकित बनाए दिदी उनी बोलिरहेकी थिइन् निरन्तर म चुपचाप उनका कुरा सुन्नु भए के गर्न सक्थे त्यति बेला उनको हृदयको प्रतिध्वनिमा मेरो पीडा पनि त मिसिएकै थियो मतन दुखी सै हाँसी रही दुखी पनि छाती भरी तिमी चोटहरू थपिरह्यो तिमी चोटहरू थपिरह्यो सधैं सधैं ಎಸೈಗಡಿ ಎಸೈಗಡಿ ಮತನದು ಕೆಸೈ उनको आवाज मलिन भइरहेको छ उनी साहस बटुलेर बोल्छिन् मेरी छोरीलाई म मेरो जस्तो जिन्दगी दिएर मर्न चाहन्न ऊ धेरै पढोस् संसार जानोस् लड्न सकोस् अन्यायसित ऊ आफ्नो लागि आफै धन कमाओस् हो त्यसैले नै म हर साँझको यो अँध्यारोसँग लडिरहेकी छु यो सहरको दुर्गन्धबाट मलाई बाहिर निकाल्ने कोही पनि त छैन आज तपाईँले पुरुषले मात्र गर्न सक्छ भन्ने गरिएको यो गाडी चलाउने काम गरेको देखेर मलाई आश पलाएको छ दिदी अब म यो नरकबाट बाहिर निस्कन्छु तपाईँ मलाई भर दिनुहोस् दिदी मलाई पनि आफ्नै सिपले कमाएर खान सक्ने बनाइदिनुहोस् बोल्दा बोल्दै उनको आवाज अकस्मात काँप्न थाल्छ म सोच्न बाध्य भएकी छु जति नै पुरानो भए पनि यस युगकी सीता अग्नि परीक्षामा पोलेको घाउ लिएर बाँचिरहेकी छ समाजमा जति खुला राखे पनि द्रौपदीले आफ्ना केस झन लट्टा परिरहेको रोगी संस्कार छ हाम्रो वरिपरि म चारैतिरको अन्धकारबाट स्वयं पनि मुक्ति खोजिरहेछु कर्मको बाटोमा आमा दिदी र बहिनीहरू स्वतन्त्र हिँड्न सक्ने कहिले भन्लान् यिनले जन्माएका सन्तानको भविष्य कहिले सुन्दर होला आज यिनलाई भेटेपछि मेरा सारा अतीत एकपटक फेरि सम्झनामा दोहोरिएको छ तिनी त आफ्ना व्यथा सुनाएर गइन् तर म तिनको वर्तमानले अतीतबाट बिउजिएकी छु सुदूरपश्चिमको मेरो गाउँ मेरा कमलरी र बादी महिला दिदीबहिनीहरूको अतीत र निको नहुने चोटले पाकेको वर्तमान सुकिला पुरूषहरूले मैलो बनाएको तिनको जिन्दगी तिनै मध्येकी एउटी म तिनै मध्येकी एउटी म जसलाई आफ्ना सन्तानको बाबु चिनाउने अधिकार पनि छैन उफ सत्ताले कहिले न्याय देला नारीलाई समाज भन्नु पुरुष मात्र हो भन्ने सोचाइको अन्त्य कहिले होला मैले जस्तै विद्रोह र सङ्घर्ष गरेर सिप सिक्न कति दिदी बहिनीहरूले सक्लान् मेरो विद्रोहको आवाज कति टाढासम्म फैलिन सक्ला पानी कि झुल्की म निसा सिधै कोठाको ढोका ढकढकाउँछु मेरी सानी छोरी ढोका खोल्दै बोल्छे आमा राम्रो पढे भनेर सरले मलाई यी पुरस्कारहरू दिनुभयो आज मेरा आँखाबाट आँसु खस्छन् सायद मेरो सपना पूरा हुँदैछ अब मेरा सारा प्रश्नको उत्तर सायद मेरी छोरीले दिनेछ भोलि ऊ पढेर अन्यायका विरुद्धमा कर्म गर्नेछे यसरी नै उनकी छोरीले पनि दिनेछिन् जवाफ यो समाजलाई यो परिवर्तनको संहारमा तिनी र म एउटा नयाँ आशा जन्माइरहेछौ अब आउने समय मेरी छोरीको हुनेछ उनकी छोरीको हुनेछ मलाई धुम्मिएको आकाशबाट अलिकति घामले चियाए जस्तै लाग्दैछ अलिकति आशाको सफा पानी दर्किन दर्किन लागे चाहिँ लाग्दैछ किन आकाश कति शङ्काहरू बोकेर एक्लै एक्लै पीडाहरू खपेर त्यो थियो साहित्यकार गीता त्रिपाठीको लेखन तथा प्रस्तुतिमा एउटा कथा जिन्दगीको हाम्रा एकजना श्रोता आविष्कारको सुझाव अनुसार अब गीती कथामा प्रयोग भएका गीतहरूका स्रष्टाहरूको नाम पनि समावेश गर्ने गरेका छौं आजको गीती कथामा प्रयोग भएका सबै गीतका गीतकार थिइन् कथाकार स्वयं गीता त्रिपाठी तीनवटा गीतका संगीतकार डाक्टर किराँत र एउटा संगीत वसन्त सापकोटाको अनि गायक गायिकाहरू थिए लास्मित राई मेलिना राई स्वरूपराज आचार्य र दीप श्रेष्ठ आउँदो सोमबारको कार्यक्रममा आउनेछन् पत्रकार अखण्ड भण्डारी आजको लागि सुमन खरेलको नमस्कार